चाहे त्यही छैन आफ्नो भन्नु कोही छैन केही छैन को हो को हो कोहीले कराउँदा मलाई तिम्रै याद आउँछ निर्माया दुनियाँले एक्लो गराउँदा जे चाहे त्यही छैन जे चाहे त्यही छैन गराउँदा मलाई तिम्रै याद दुनियाँले एक्लो ठुलो गराउँदा कहिले मलाई तिम्रै याद निर्माया दुनियाँले एक्लो गराउँदा मराउँदै यता मराउँदै मायाको सत्यता गराउँदा मैले एक्लो गराउँदा मलाई तिम्रै याद आउँछ निर्माया दुनियाँले एक्लो गराउँदा Thank you.

कहिले गराउँदा मलाई तिम्रै याद आउँछ माया दुनियाँले एक्लो गराउँदा म एक्लै हुँदैछु म एक्लै हुँदैछु कोमल मोटो छर्केर रुँदैछु को हो को हो कहिले गराउँदा मलाई तिमी